नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हजको नियमित प्रोग्राम जस्ट फर एनसेमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छौ प्रोग्राम जस्ट फर एनसेमा म अनिता अनि म सुजिता र हाम्रा आवाज तपाईँको रेडियो सेटसम्म श्रोता समक्ष पुर्याउनको लागि प्रविधि कक्षमा रहेर राज्यले सहयोग गर्दै हुनुहुन्छ हामीलाई आज यो सोमबारको बसाइमा भने तपाईँहरूलाई साथ दिनको लागि हामी दुईजना उपस्थित भएका छौँ सधैँ सोमबारको बसाइमा भने म एक्लै आउने गर्दथे आज भने आज भने सुजितालाई साथ दिन म आइसकेकी छु अनिता <laughs> अनि पक्कै पनि तपाईँ हाम्रो साथमा साथ थप्नका लागि आउनुहुन्छ हामीले कुरा गरिसकेका छौँ दुईवटा टेलिफोन नम्बर तपाईँ आउन सक्नुहुन्छ हामी सँगसँगै रमाइलो कुराकानी गर्नका लागि कार्यक्रम जस्ट फर इन्जोयमा फोन नम्बर रहेको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन बत्तिस शून्य छपन्न पाँच त्रिसठी तिन तेत्तिस दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसिएमा र आज यो सोमबारको बसाइमा भने जस्ट हामी रमाइलो कुराकानी गर्नेछौँ र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ साथमा हाम्रो राज्यले निकै नै कर्णप्रिय आवाजहरू बचाउने गर्नुहुन्छ र यति बेला अनि फेरि कार्यक्रमको सुरुवात गर्नुपर्छ एउटा निकै नै साङ्गीतिक आवाज राखेर भनेर हामीलाई इसारा गर्नुभएको छ सोही गीत बिउझो सधैँ तिमी सँगै निदाउमा मिरमिरेमा कुरा गर्दै साँझसम्म बिताउमा मायालाई यसरी पुजौँ देउतै बनाउमा तिमी सँगै बिउजो सधैँ तिमी सँगै नि त्यति बाँचो त्यति जीवन भए पुग्छ माग्दिन अर्को जो मिठो भए पुग्छ तिमीलाई यति नजिक धडकन बनाऊ तिमी सँगै यो मिठो गीतसँगै तपाईँलाई फेरि पनि स्वागत छ तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्जमा कार्यक्रम हो जस्ट फर इन्जोय त्यस्तै रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनको W dot radio Arpan dot com dot एनपेबाट पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर एनसीमा यदि तपाईँ पनि प्रोग्राम जस्ट फर एनसीमा आउन चाहनुहुन्छ भने हामीले स्टुडियोको फोन नम्बर दुईवटा खुल्ला गरेका छौं सुन्ना छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र अर्को नम्बर रहेको छ सुन्ना छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ तपाईँहरू पनि कार्यक्रममा सहभागी भएर तपाईँले तपाईँका आफन्तजनलाई सम्झना सन्देश पनि दिन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसेबाट र यति बेला हामी एउटा साङ्गीतिक आवाजलाई जोड्दैछौँ हाम्रो राज्यले भएको छ कोही मित्र हाम्रो हामीसँग कुराकानी गर्नका लागि काठमाडौँको आउँदै हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार हेलो हेलो उहाँसँगको सम्बन्ध विच्छेद भइसकेको इसारा राजले गर्नुभएको छ फेरि पनि उहाँसँगको सम्बन्ध <laughs> हेलो दुर बनाइदिइसक्नु भएको छ राजले हेलो हेलो राजी के भएको छ है हेर्नु <laughs> कोही मित्र कहाँबाट आउँदै आउनु भएको थियो सम्झेर प्रोग्राम जस्ट फर एनसेमा तर हाम्रो उहाँसँग कुराकानी हुन सकेन राजीले राजी सारा गर्दै हुनुहुन्छ तपाईँ पनि उहाँलाई सम्पर्कमा ल्याउने कोसिस गर्दै हुनुहुन्छ यति बेला सम्बन्ध भने टुटेको छ राजी तै पनि प्रयास गर्दै हुनुहुन्छ तपाईँ पनि आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ सुधार छपन्न पाँच त्रिसठी तिन सय बत्तिस रहेको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एन्सोईमा आज भने हामीले यही सोमबार होइन त आज आज सोमबार पक्कै पनि होला होइन यस्तै विषयमा रहेर आज हामी कुराकानी गर्नेछौँ हाम्रो साथीहरू पनि पक्कै पनि व्रत बस्नु भएको छ होला कोही साथीहरू त मन्दिर गएर पूजा आजा गर्दै हुनुहुन्छ त कोही आफ्नै घरमा पनि पूजा गर्दै हुनुहुन्छ र सुजिता अनि तिमीले के गर्यौ त आज म पनि घरमै पूजा गरेर आएको अनि तपाईँले के गर्नुभयो म पनि घरमै पूजा आजा सकेर आएको आज सोमबारको सोमबार साउनको दोस्रो सोमबार है यो साउन चाहिँ चारवटा सोमबार परेको छ अरे है चारवटा सोमबार परेको छ यति बेला भने राजले कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा मिलेको छ उहाँलाई स्वागत गरौँ हेलो हेलो हेलो नमस्ते हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ वीरेन्द्रनगरबाट बोलिरहनु भएको छ को होला अमरजित कुमार मण्डल अमरजित कुमार मण्डलजी आराम हुनुहुन्छ आज बिहान त पानी परेको थियो नि होइन र बिहान परेको थियो पानी पानी त यता टाढीतिर त परिरहेको थियो त <laughs> हजुर अनि अरू के गर्नुहुन्छ खासमा हाम्रो अमरजीले सुन्नमा हजुर अनि शाहरुख खानको फ्यान <laughs> ए शाहरुख खानको फ्यान तपाईँले नै आफ्नो फ्यान बनाउनु पऱ्यो त फेरि सुनेपछि अनि भनेपछि मजितजी आज जस्ट फर इन्जोयमा आउनु भएको छ को कसलाई सम्झाउन चाहनुहुन्छ प्रोग्राम जस्ट फर इन्जोयमा आउनु भएको छु तपाईँ को कसलाई सम्झन चाहनुहुन्छ भनेको सर्वप्रथम त सबै कालिका युनिट फेमिलीलाई radio Arpan radio Arpan Kalika FM होइन हजुर हेलो हजुर हाम्रो मर्जी आउनुभएको थियो शिव कुमार मण्डल वीरेन्द्रनगरबाट आउनुभएको थियो तर उहाँसँग हाम्रो पछाडि चाहिँ सम्पर्क हुन सकेन सम्बन्ध विच्छेद भयो के भइरहेछ राज्य मिलाउनु है यसो साथीहरू सम्झेर आउनुहुन्छ हामीलाई हामी नबोलिरहन चाहिँ बोल्न नपाउँदा नि नमजा लाग्छ है तपाईँ पनि आउन चाहनुहुन्छ भने प्रोग्राम जस्ट फर इन्जोयमा हामीले स्टुडियोको फोन नम्बर खुल्ला गरेका छौँ सुन्ना छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुन्ना छप्पन्न तिन सय त्रिस लाइन खुल्ला गरेका भने सुजिता राजले इसारा गरिरहनु भएको छ अर्को मिठो गीत सुन्ने बेला भएको छ भनेर सोही गीतलाई जोडौँ अहिले भने राज्यको रोजाइमा र हाम्रो राज्यको रोजाइमा निकै नै रमाइला गीतहरू बस्ने गर्दछन् त्यसो त है हामीलाई हतार हुन्छ कि राज्यले लगाएको गीतहरू सुन्नलाई कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहस जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा खोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुखिरहने दुख्ने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस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 हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाक्षीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी साया र डन्डी उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेशन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि new shining education education centre खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमन यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी आउन लाग्यो चाडबाड कविज्यू बढ्यो मनको चाहना भनिदिनुहोस् न कहाँ किन्ने होला सुन चाँदीका गहना चाहिए गहना छ नि हरे कृष्ण हरे राम सुन चाँदीको पसल आकर्षक डिजाइन विश्वासिलो नाम रहेछ साह्रै असल हामी कहाँ आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसार गरगना गरगहनाहरू तयार साथ साथमा पुराना गहना साटफेर तथा राशि अनुसारको पत्तर पनि उपलब्ध छ सम्पर्क हरे कृष्ण हरे राम सुनचाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड चाँडी पूर्व पाइटर कृष्ण ढकाल सम्झौता ढकाल फोन नम्बर शून्य छपन्न पाँच एकसठी दुई सय बिस मोबाइल अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र र अन्ठानब्बे चार एकाउन्न अन्ठानब्बे पाँच सय तिरासी यो हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज स्वागत छ तपाईँलाई जस्ट फर इन्जोय सुन्दै हुनुहुन्छ यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा रहेर र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर इन्जोयमा र आजको यो सोमबारको बसाइमा भने हामी दुईजना उपस्थित भएका छौँ म अनिता अनि म सुजिता र हाम्रो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउन श्रोता समक्ष पुर्याउनको लागि प्रविधि कक्षमा रहेर राज्यले सहयोग गरिरहनु भएको छ र तपाईँ पनि यदि प्रोग्राम जस्ट फर इन्सेमा आउन चाहनुहुन्छ भने दुईवटा फोन लाइन खुला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र नम्बर रहेको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन तेत्तिस दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ पनि आउन सक्नुहुन्छ र तपाईँले जस्तो रमाइलो कुराकानी र आज विशेष गरी साउनको सोमबार होइन त दोस्रो सोमबार यस्तै यस्तै विषयमा रहेर हामी कुराकानी गर्ने गर्दछौँ यति बेला आफ्नै कोही मित्र कहाँबाट आउनु भएको छ भनेर हाम्रो राज्यले इसारा गर्नुभएको छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हेलो हजुर नमस्कार हजुर भण्डाराबाट ऋषि अधिकारी ऋषिजी अनि आज त आज पनि व्रत बस्नुभयो होला नि है आज पनि सोमबार व्रत बसेको अनि ऋषिजी हिँड्दै हुनुहुन्छ जस्तो छ नि बाटोमा हो हजुर हजुर के छ ऋषिजी पूजा गर्न मन्दिर त होइन ए मन्दिर गएर आउनुभयो है अनि दिनहरू कसरी बितिरहेछ ऋषिजीको दिनहरू यस्तै हजुर हजुर प्रोग्राम सुन्ने जागिर खानु पर्यो अलिअलि त्यही त हो हजुर जागिर खानु पर्यो कस्तो काम कस्तो चलिरह काम हजुर काम कस्तो चलिरह तपाईँको भनेको एकदम राम्रो चलिरहेछ हजुर राम्रो छ है ऋषिजी हजुर अनि भगवान्सँग के भन्नुभयो त मन्दिरबाट मन्दिरमा गएर भगवान्लाई के भन्नुभयो त्यो त अस्ति नै अघिल्लो हप्ता पनि आउनु भएको थियो भन्दिनँ मागे मागेको कुरा भन्न हुँदैन सुनाउनु हुँदैन भन्दै हुनुहुन्थ्यो ऋषिजीले भन्न हुँदैन कि भने भने पुग्दै पुग्दैन खुसुक्क माग्नु भयो ऋषिजी हजुर फुसुक्क माग्नुभयो हजुर सुचुक्क मागेको भगवान्को कानमा गएर खुसुक्क भनेर पक्कै पनि हाम्रो ऋषिजीको कुरा भगवान्ले भएको छ भने सुनिरहनु भयो होला नि त सुन्नु भएको होला अब पुऱ्याइदिनुहुन्छ होला है मनको तपाईँले चाहेको कुरा यसपालि चाहिँ <laughs> ऋषिजी हजुर जस्ट फर इन्जयमा आउनु भएको छ कसलाई सम्झन चाहनुहुन्छ सर्वप्रथम हजुरहरूलाई दुवैजनालाई धन्यवाद टेक्निसियन सरलाई अनि रेडियो अर्पण सुनेर बस्नुभएको सबैजनालाई राजस्थानबाट बन्द बस्नुभएको सबैजनाको लागि हुन्छ अहिले पनि हामी छुट्टिन्छौँ रेसिदी प्रोग्राममा आउँदै गर्नुहोला अहिले भने हामी छुट्टिन्छौँ नमस्कार नमस्कार ऋषि अधिकारी हुनुहुन्थ्यो भण्डाराबाट र तपाईँ पनि यस्तै कुराकानी गर्न चाहनुहुन्छ र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश दिन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र अर्को नम्बर रहेको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ र यति बेला भने हाम्रो राज्यले इसारा गर्नुभएको छ एउटा साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर आउनुहोस् सोही गीतलाई जोडौँ पुनः स्वागत गर्न चाहन्छौँ प्रोग्राम जस्ट फर एनसिएमा तपाईँ सम्पूर्णमा र आज प्रोग्राम जस्ट फर एनसिएमा हामी सोमबारको विषयमा सोमबारको बारेमा सोमबार अहिले विशेष गरी साउनको सोमबार पक्कै पनि धेरै हाम्रा साथीहरू व्रत बस्नुहुन्छ शिव भगवान्लाई पूजा गर्नुहुन्छ अनि त्यसो त साउन महिना शिवजीको महिना भनिन्छ हरियो महिना भनिन्छ है यो महिना दिदी बहिनीहरू हातमा मेहन्दी लगाएर चुराहरू लगाएर लगाएर हरियो पोती लगाएर होइन सजिनु भएको छ बाटोमा हिँड्दा नि देखिन्छ है र हाम्रो तर मेहन्दी चाहिँ जानु लागिसक्यो है है तर पनि यस्तै साउनको यो सँग सोमबार त्यस्तै कुराकानी गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ हामी रहेका छौँ जस्ट फर इन्जोय कार्यक्रम जस्ट फर इन्जोय सँगै छौ तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्समा र इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि संसारभरि केही साथ सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर इन्से र तपाईँ पनि आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ फोन नम्बर रहेको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन बत्तिस र अर्को नम्बर रहेको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन तेत्तिस दुईवटालाई हामीले खुल्ला गरेका छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच हजबाट रेगुलर आउने प्रोग्राम जटफर इन्से र आजको यो सोमबारको बसाइमा हुने हामी अब करिब करिब प्रोग्रामको अन्त्यतिर आइसकेका छौँ माग्नुपर्छ भनेर प्रविधि कक्षका राजले इसारा गरिसकेका छन् रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहस त्यस्तै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँ सम्पूर्णमा धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र प्रोग्राम जस्ट फर इन्जोयमा आउनु भएको थियो वीरेन्द्रनगरबाट आउनुभएको थियो अमरजित कुमार मण्डल र त्यसै गरी भण्डाराबाट आउनुभएको थियो ऋषि अधिकारी उहाँ दुवैजनालाई धेरै धेरै धन्यवाद अनि रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद र हाम्रो आवाज रेडियो सेटसम्म पुर्याउन श्रोता समक्ष पुर्याउनको लागि प्रविधि मोदी कक्षीमा रहेर राज्यले सहयोग गर्नुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौ र आजको यो प्रोग्राम जस्ट फर एनसिएबाट विदा हुन्छौ तपाईँको दिन शुभ बितोस् म अनिता अनि म सुजिता एकैसाथ विदा हुन्छौ नमस्कार तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ जोडी तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनु भयो भएका नेपालकै प्राप्त वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video X-ray echocardiography video X-ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा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 भने आएको ओम्नपट्टि वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुद्धि पुऱ्यायो भने कति हाँस्ने म त हाँसेरै मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी shirting suiting sari kurta salwar fibre सिडक ब्ल्याङ्केट विवाह व्रत बन्ध एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मोलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक Sauraha chowk Chitwan proprietor Harikumar Shrestha phone number शून्य मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस एक दाम उच्च दाम ओम नवदीप वस्त्रालय बेचाम SLC plus two bachelor master pass विद्यार्थीहरूको लागि छात्रवृत्ति कोटामा जापान जाने सुवर्ण अवसर नेपाल सरकारबाट मान्यता प्राप्त तथा जापानिजहरूको निगरानीमा सञ्चालित जापान पठाउने नेपालकै उत्कृष्ट कलेजबाट रु पाँच लाखसम्म छुट प्राप्त गरी जापानको विभिन्न सहरहरू Tokyo Nagoya Osaka Sendai Okinawa तथा फुकुओका जाने आफ्नो सपना पुरा गर्नुहोस् हाम्रा विशेषताहरू विद्यार्थीको लेभल टेस्ट गरी रु पाँच लाखसम्म छात्रवृत्ति प्रदान गरिने साथै धेरै विद्यार्थीहरूलाई जापान पठाउन सफल भएको एक मात्र कलेज न्याट जेएलपिटी टप जे जे टेस्टका तयारी कक्षा सेवाहरू ग्यारेन्टीका साथ सञ्चालन ग्याप भएका तथा चालिस वर्ष पुगेका विद्यार्थीहरूको लागि पनि प्रोसेसिङ गरिने अडियो भिजुअल कक्षा तथा जापानिज कल्चर सम्बन्धित जानकारी पनि दिइने जापानका स्कुल कलेज तथा विश्वविद्यालयहरूसँग डाइरेक्ट सम्बन्ध भएको कलेज जापानमा आफ्नै सम्पर्क कार्यालय भएको तथा जब सपोर्टको लागि पनि सुविधा भएको जापानिज तथा दस वर्ष जापान बसी आफ्नो अध्ययन पुरा गरेका सिन्सयहरूद्वारा कक्षा सञ्चालित कमजोर तथा रिजेक्टेड विद्यार्थीहरूको पनि प्रोसेसिङ नर्सिङ गरिने सम्पर्क central college of vocational training private limited Kathmandu branch office Sahi Chowk Narayanghat चितवन फोन शून्य छपन्न पाँच बहत्तर दुई सय साठी मोबाइल अन्ठानब्बे पाँच पचास त्रिसठी नौ सय तिरासी सौराहा चोक पाँच त्रिसठी तिन सय पैँसठी पर्सा पाँच त्रियासी सात सय नब्बे कावासुती थाना चोक शून्य अठहत्तर पाँच चालिस शून्य छयासी सुनोवल अन्ठानब्बे चार पचास अस्सी आठ सय सतासी चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्रणाली अब आकर्षक घडेरीहरूको साथमा रत्नगर आठ पर्सौनी टाढा गाउँ स्थित साढे तिन बिघामा रहेको प्लटहरू रु तिन लाखदेखि बिस लाखसम्ममा उपलब्ध छ सोही प्लटमा आरसिसी ढलान सहित चार कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ विकासका पूर्वाधारहरू खाने पानी विद्युत ढल छ मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न बिस सातदेखि माथिको मोहडा भएको घडेरीहरू खरिद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् साथमा भरतपुर बसन्त चोकदेखि तिन सय मिटर भित्र रङ फ्याक्ट्रीको आडैमा छुट्टै घडेरीहरू पनि बिक्रीमा छ चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्राली रत्नगर चितवन सम्पर्कका लागि रामप्रसाद पौडेल ओम शान्ति मोबाइल अन्ठानब्बे चार पचास आठ सय सतसठी हरि चापागाई मोबाइल अन्ठानब्बे अब तपाईँ